नमस्कार स्वागत छ विशेष कुराकानीमा प्राविधिक मित्र निरज श्रेष्ठसँगै आवाजबाट म घनश्याम गौतम कार्यक्रम विशेष कुराकानी फ्रिक्वेन्सी मोडुलेसनको एक सय दुई थप्लो चार मेघासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Kalkut F M dot com login गरी संसारभर सुन्दै हुनुहुन्छ आज हामीले विशेष कुराकानी अन्तर्गत रहेर एकीकृत नेकपा माओवादीका महासचिव एवं पूर्व उप प्रधानमन्त्री समेत बनिसक्नुभएका सञ्चार मन्त्री एवं गृहमन्त्री कृष्णबहादुर महरासँग विशेष कुराकानी गर्ने जमरको छौँ यति बेला कृष्णबहादुर महरा हाम्रो स्टुडियोमा हुनुहुन्छ महराजी तपाईँलाई विशेष कुराकानीमा स्वागत छ धन्यवाद आरामै हुनुहुन्छ सन्चै छु अहिले माओवादीभित्र एउटा सङ्कट देखिएको छ विचलन संविधान सभाको मुद्दा माओवादीले जन्मायो संविधान जारी भयो कार्यान्वयन प्रक्रिया कुन चरणमा अब होइन तपाईँले भने जस्तो त्यस्तो सङ्कट चाहिँ होइन साङ्गठनिक रूपमा अलिकति चाहिँ केही समस्याहरू त छन् Mhm. तर पनि यो बिचमा वास्तवमा हामीले विगत दस वर्षको जनयुद्धपछि शान्ति प्रक्रियामा प्रवेश गरेर संविधान सभाबाट संविधान बन्ने एउटा प्रक्रियामा हामी राजनैतिक प्रक्रियामा अगाडि बढ्यौँ र हामी हामीलाई लाग्छ हामीले उठाएका मुद्दासहित हामीले नयाँ संविधान घोषणा गर्न सफल भएका छौँ यो हाम्रो राजनीतिक जित हो उपलब्धि हो सफलता हो यसमा हामी गर्व गर्छौँ अब यो गर्वका साथ पार्टी पुनर्निर्माण गर्ने र पार्टीभित्र देखेका समस्याहरूलाई हल गर्ने दिशामा हामी छौँ त्यस कारणले तपाईँले भने जस्तो अलिकति केही पार्टीभित्र देखेका समस्याबाट देखेको सङ्कटलाई हामी हल गर्न सक्नेछौँ जस्तो यो हिजो आज अलिकति फरक पनि छ जब देशमा संविधान जारी भयो एकाएक सङ्कटको वातावरण त सिर्जना भयो अहिले पनि त्यो स्थिति जारी नै छ तपाईँले भने जस्तो संविधान जारी भइसकेपछि संविधानलाई तिन कोण छन् संविधानलाई बुझ्ने बारेमा एउटा सम्पूर्ण चिज अहिले भइसक्यो यति नै हो यो भन्ने छन् एक थरीका मान्छेहरू पटक्कै केही पनि भएन भन्ने पनि छन् मैले अहिले भनिसकेँ संविधान हाम्रो आन्दोलनको उपज हो राजनैतिक उपलब्धिसहित हामी सफलतामा पुगेका छौँ त्यसलाई स्वीकार गर्नुपर्छ तर यो संविधान बनिसकेपछि केही तत्त्वहरू खुसी छैनन् मलाई लाग्छ त्यो खुसी नहुने पनि एउटा त आफ्नो इन्ट्रेस्ट भएन भनेर खुसी नहुनेहरू होलान् अर्को चाहिँ आफ्ना मुद्दाहरू अझै पनि एड्रेस हुन बाँकी छन् भनेर खुसी हुने छन् जे भए पनि संविधानै बन्न नदिने संविधान आम आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भन्ने चाहनासहित आएको चिजलाई हामी सकारात्मक लिँदैनौँ जनताको कोणबाट सकारात्मक ढङ्गले केही मुद्दा छुटे राख्नुपर्छ भन्ने कुरा सही हो तर आफ्नो अनुकूलको संविधान भएन भनेर त्यसको विरोध गर्ने कुरा बिल्कुल गलत कुरा हो त्यसबाट सृजित राष्ट्रिय सङ्कट जस्तो देखे पारेछ नि जस्तो तपाईँले भन्नु खोज्नुभएको यदि हो भने मधेसमा आन्दोलन छ मधेसको आन्दोलनमा मधेसका जनताहरूले उठाएका मुद्दाहरू सम्बोधन गर्नुपर्छ भन्ने कुरा सही हो तर संविधानै ठिक छैन संविधान हाम्रो अनुकूल भएन भन्ने कुरा बेठिक हो र त्यसको आधारमा आन्दोलन गर्नु अथवा त्यसको न्यु बनाएर भारतले घोषित किसिमको नाकाबन्दी गरेर देशमा एउटा सङ्कट सृष्टि गर्नु बिल्कुल गलत कुरा हो नेपाली जनताले फैसला गर्ने कुरा हो संविधान कस्तो बन्छ भन्ने कुरा नेपाली जनताको नेपालको आवश्यकतामा आधारित हुने कुरा हो त्यसले यसले भारतलाई कुनै नोक्सान पुऱ्याउँछ भन्ने हामीलाई लाग्दैन भारत बेखुसी हुनुपर्ने कुरा पनि छैन र भारत बेखुसी भएर नाकाबन्दीको स्तरसम्म पुग्नु उसैको निमित्त यो चाहिँ प्रतिउत्पादक हुन्छ भन्ने बुझ्नुपर्छ भइ नै रहेछ नेपाली जनताले त्यो बुझाएको छन् भारतभित्रका जनताले त्यो बुझाएको छन् संसारका जनताले त्यो बुझाएको हुनाले मलाई लाग्छ यो सङ्कट नेपाली जनताले केही समय धैर्यका साथ लिन लिनेछन् र यो भारतले आफ्नो जुन निर्णय हो नाकाबन्दी गरेर नेपालमा आपूर्तिको अभाव सृष्टि गर्ने त्यसमा छिटोभन्दा छिटो पुनर्विचार गर्नेछ गर्नै पर्छ जस्तै यो वर्तमान सरकारमा सङ्घीयता विरोधीदेखि धर्मनिरपेक्षतासम्मको गठबन्धनबाट सरकार बनेको छ अहिलेको सरकारको हेर्दा यो बिचमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान चाहिँ सही कार्यान्वयन हुन्छ भन्ने आधार के छ संविधान घोषणा भइसक्यो घोषणा भइसकेपछि यसका आधारभूत प्रस्तावनाभन्दा अब त्योभन्दा अगाडि चाहिँ छलफल बहसमा सङ्घीयताको विरोध गर्ने वा कोही गणतन्त्रको विरोध पनि गर्ने होलान् कोही धर्मनिरपेक्षताको विरोध पनि गर्ने होलान् तर त्यो त छलफलभन्दा अगाडिको कुरा हो अब जे भयो त्यो निर्णय भइसक्यो निर्णय भएको कुरा इमान्दारीपूर्वक लागू गर्नुपर्छ कार्यान्वयन गर्नुपर्छ मलाई पुरा विश्वास छ यो संविधान लागू हुन्छ जस्तै यो अहिले माओवादीमा देखिएको खण्डीकरणको अगाडि पनि मैले उच्चारण गरेँ जस्तो माओवादी आन्दोलन निकै फरक छ अरू आन्दोलनभन्दा क्रान्ति आन्दोलनमा माओवादी आन्दोलन पृथक छ त्यसमा दुई मत छैन यो बिचमा पनि संविधान जारी भइसकेपछि डक्टर बाबुराम भट्टराई उपाध्यक्ष हुनुहुन्थ्यो परित्याग गर्नुभयो फेरि पछाडि आएर पैँचालिसजनाको टोलीले चाहिँ पार्टीमा असन्तुष्टिसहितको पत्र पनि बुझाएको छ यसले माओवादी आन्दोलनलाई कुन दिशामा लैजान्छ अब माओवादी आन्दोलन वास्तवमा यो देशको अग्रगमनको नेतृत्व गरिरहेको शक्ति हो परिवर्तनको नेतृत्व गरिरहेको शक्ति हो यो कुरा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थापित छ र सबैले स्वीकार पनि गर्छन् संविधान बन्दा वा त्योभन्दा अगाडि संविधान सभाको नारा होस् सङ्घीयताको विषय होस् धर्मनिरपेक्षताको विषय होस् समानुपातिक समावेशी प्रतिनिधित्वको समावेशी सहभागिताको प्रश्न होस् यी सम्पूर्ण विषयमा गणतन्त्रको विषय यी सम्पूर्ण विषयमा अग्रणी भूमिका र नेतृत्वदायी भूमिका ए माओवादीले खेलेको छ अहिले ए माओवादी भित्र अहिले तपाईँले भने जस्तै बाबुरामजी निस्किनुभयो पार्टी परित्यागै गर्नुभयो उहाँले पार्टी परित्याग गरेर सिङ्गो आन्दोलनलाई केही हदसम्म त वास्तवमा नेतृत्व तुगेको व्यक्तिको हैसियतले हामीले अलिकति क्षतिता भयो नै त्यसलाई हामीले इन्कार गर्दैनौँ तर सिङ्गो आन्दोलन जुन दिशामा अगाडि बढिरहेछ र त्यो दिशामा उहाँको पार्टी परित्यागले खासै कुनै असर गर्ने छैन त्यसको सट्टा माओवादी छोडेर हिजो विभाजन भएका शक्तिहरू आउने क्रम पनि उत्तिकै बढिया छ ध्रुवीकरण पनि उत्तिकै छ र यो सत्य हो कि बाबुरामजी अब उहाँले बहस गर्दै आएको सैद्धान्तिक रूपले मार्क्सवादभन्दा परबाट सोच्नु भयो भने ए माओवादीलाई अथवा सिङ्गो माओवादी आन्दोलनलाई कुनै घाटा लाग्दैन सिङ्गो माओवादी ए माओवादीको नेतृत्वमा अग्रगामी एजेन्डासहित परिवर्तनका एजेन्डासहित अगाडि बढ्छ अहिले पनि तपाईँ हेर्नु भने राष्ट्रिय राजनीतिमा ए माओवादी र यसको अध्यक्ष कमरेड प्रचण्ड केन्द्रबिन्दुमै हुनुहुन्छ अरू पार्टीभन्दा अरू शक्तिभन्दा यसको यसले के प्रमाणित गर्छ भने हामी सिङ्गै एजेन्डाको प्रतिनिधित्व गर्दै र संस्थापन पक्षको हैसियतमा कमरेड प्रचण्डको नेतृत्व भएको यो पार्टी नै अगाडि बढिरहेछ बढिराख्छ ध्रुवीकरण पनि अगाडि बढ्छ मलाई लाग्छ यसले साङ्गठनिक रूपमा पनि कुनै खास असर पर्छ भन्ने मलाई देख्दैन जस्तो यो एकीकृत माओवादीमा एउटा यो पार्टी टुक्रिनु र पार्टी परित्याग गर्नुको विषय चाहिँ मुख्य नेतृत्व हस्तान्तरण प्रक्रियामा सङ्कट छ भनिएको छ त्यो गलत कुरा हो नेतृत्व हस्तान्तरण त एउटा स्थितिमा पैदा हुन्छ नेतृत्व के हो भन्दाखेरि नेतृत्व आवश्यकता र आकस्मिकताको द्वन्द्वबाट जन्मिने हो कसैले नेतृत्व हुन्छु भनेर तुरुन्तै हुने पनि होइन कसैले हुँदैन भनेर पनि हुनुपर्ने स्थिति आउँछ त्यो त वस्तुस्थिति राजनैतिक घटनाक्रमहरू कसरी अगाडि बढ्छन् सङ्घर्षको चरणहरू कसरी हुन्छ वर्ग सङ्घर्षको कुन स्थितिमा जान्छ कसले नेतृत्व गर्छ भन्ने कुरा त्यसरी निर्धारण गर्ने हो मनोगत ढङ्गले सोच्ने कुरा होइन त्यस कारणले अहिले हाम्रो पार्टीमा यो सिङ्गो आन्दोलनमा कमरेड प्रचण्ड हिजो जनयुद्धको नेतृत्व गरे उहाँले हो शान्ति प्रक्रियाको नेतृत्व गरे पनि कमरेड प्रचण्डले हो अब अगाडि बढेर शान्ति प्रक्रिया यो संविधान घोषणा पनि कमरेड प्रचण्डको नेतृत्वमा अग्रसरतामा भएको हो यसमा कुनै दुई मात्रै छैन र यसलाई कार्यान्वयन गर्ने र पार्टी पुनर्निर्माण गर्ने अभियानको नेतृत्व पनि कमरेड प्रचण्डले नै गर्नुहुन्छ त्यसका नेतृत्व हस्तान्तरणको कुरा अहिले कुनै आवश्यक छैन जस्तै यो एकीकृत माओवादी अहिले राष्ट्रिय राजनीतिमा केन्द्रबिन्दुमै छ अहिले पनि र पार्टी अध्यक्ष पनि कमरेड प्रचण्डको टोली चाहिँ अहिले कमरेड प्रचण्ड केन्द्रीय राजनीतिमा मुख्य भूमिकामा हुनुहुन्छ यो बिचमा भारतले अघोषित रूपमा नाकाबन्दी गरिरहेको बेलामा हामी भारत विरुद्ध झुक्दैनौँ भनेर भारत विरोधी कार्यक्रमहरू गरिरहँदा फेरि आशा भारतसँगै किन कति बेला नाका खुलाइदिन्छ भन्नेतिर किन म तपाईँको रेडियो मार्फत आम जनतालाई स्पष्ट गर्न चाहन्छु हामी भारतका विरोधी होइनौँ र भारत भारत हाम्रो विरोध पनि हुनु गर्नु हुँदैन भारतले पनि हाम्रो दुश्मन होइन मित्रै हो मित्रले मित्र सर व्यवहार गर्नुपर्छ हाम्रो देश स्वतन्त्र सार्वसत्ता सम्पन्न देश हो हामीले गर्ने निर्णयहरू हाम्रो इच्छाअनुसार हुन्छ भारत अथवा अरू कसैको इच्छाअनुसार हुँदैन त्यस कारणले भारतसँग मित्रवत व्यवहार गर्ने हुनाले र हामी मित्रका नाताले उनलाई हामी सम्बोधन गर्न चाहने हुनाले भारतसित मित्रवत खासको व्यापारिक सम्बन्ध पनि भइराख्नुपर्छ भन्ने छान्छौँ हामी सधैँभरिका दुश्मन होस् भन्ने चाहँदैनौँ तर भारतले यो कुरा बुझ्नुपर्छ कि नेपाली जनताहरू एउटा मित्र हुन् मित्रवत व्यवहार गर्नुपर्छ नेपाली जनता मेरा दास हुन् र मैले जे भन्यो त्यो हुनु गर्नुपर्छ भन्ने भारतले सोच्नु हुँदैन त्यो सोच्नु भारतको ठुलो भुल मात्रै होइन गल्ती हुन्छ जस्तै यो कुरालाई लिएर हाम्रो पार्टी र हाम्रो पार्टीका अध्यक्ष हामीले सबैले भनेका छौँ हामी राष्ट्रिय स्वाधीनताका मुद्दामा झुक्दैनौँ हामी राष्ट्रियताको पक्षमा राष्ट्रिय स्वाधीनताको पक्षमा आत्मनिर्णय आफैले गर्ने निर्णयको विषयमा हामी कसैलाई भरपर पनि पर्दैनौँ र कसैप्रति झुक्दैनौँ हामीलाई झुक्न बाध्य नपारियोस् भन्ने विषयलाई केन्द्रबिन्दुमा राखेर अहिले सरकार सुरुमा पनि राख्नुभयो हामीले जुन सरकार बनाएको छौँ राष्ट्रिय स्वाधीनताको मुद्दालाई केन्द्रबिन्दुमा आधार बनाएर यो सरकार बनेको छ सरकारले एउटा मित्रलाई गर्नुपर्ने व्यवहार जस्तै भारतसित मित्रवत किसिमले व्यापारिक अथवा आपूर्तिका सबै कुराहरूलाई छलफलको माध्यमबाट समान एउटा सम्मानका आधारमा छलफल गरेर निर्णय लियोस् निर्णय गरोस् भन्ने पक्षमा छ हामी पनि छौँ तर यो कुरा हामी एक्लैले मात्रै सोच्ने कुरा होइन भारतले पनि सोच्नुपर्ने कुरा जस्तै यो संविधान सभाबाट जारी भएको संविधान एकीकृत माओवादीको त संविधान सभाबाटै संविधान भन्ने मेन एजेन्डा नै थियो मुख्य एजेन्डा पनि थियो अग्रगामी संविधानको योजना पनि थियो अहिलेको संविधान कस्तो संविधान अब यो संविधान वास्तवमा हामीले हेर्ने हो भने बुर्जुवा पुँजीवादी गणत संसदीय गणतन्त्रको संविधानै हो हामी सैद्धान्तिक रूपले बुर्जुवा पुँजीवादी गणतान्त्रिक संसदीय गणतन्त्रको भन्दा अझ अगाडि बढेर नयाँ जनवादी र समाजवादी संविधान चाहन्छौँ तर अहिले हाम्रै नेतृत्वमा यो बुर्जुवा पार्टीहरू जो छन् तिनले लिनुपर्ने आन्दोलन तिनले गर्नुपर्ने यो संविधान सभाको नारामा उनले लिन पनि सकेनन् गर्न पनि सकेनन् त्यसको नेतृत्व हामीले नै गऱ्यौँ हामीले नै यो संविधान बनाएका पनि हो हाम्रो नेतृत्वमै भयो पनि त्यस कारणले गत समय हाम्रो हेटौँदा महाधिवेशनपछि हामीले भनेको नारा संविधान सभाबाट संविधान सहितको संविधान यो यो नारासहित हामी आएका हौँ हाम्रो नारा सम्बोधित भएको छ संविधान सभाबाट संविधान भएको छ यो नेपाली जनताको जुन मैले अहिले पनि भनेपछि गणतन्त्र धर्मनिरपेक्षता सङ्घीयता त्यसपछि समानुपातिक र समावेशी सहभागिताका कुरा एनएफकामा एनेकामा हाम्रो पार्टीको चाहिँ एजेन्डा हो यो सम्बोधित हुन सकेको छ यति मात्र होइन यो मुद्दाहरू जनयुद्धले उब्जाएका मुद्दा हुन् त्यस कारण जनयुद्ध राजनैतिक रूपले पुष्टि भएको छ सही हामीले विद्रोह गरेका थियौँ हामीले हतियार उठाउनु राजनैतिक कज थियो भन्ने पनि पुष्टि भएको छ त्यस कारण हामीले यो संविधानमा हाम्रो एजेन्डासहित बनेको संविधान सफल संविधान सफलतापूर्ण संविधान हो भनेका छौँ तर यति भनिसकेपछि हामी समाजवादसम्म जाने नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने भनिसकेपछि हाम्रा जनताका सबै एजेन्डा यहीँ पुरा भइसके भन्ने होइन यो कम्प्रोमाइजको संविधान हो सम्झौताको संविधान हो त्यसमा कतिपय मुद्दा संविधान सम्बोधन हुन बाँकी छ अब यहीँ टेकेर यो संविधानमा टेकेर सम्बोधन हुन बाँकी रहेका मुद्दाहरूलाई जनता सबै सहित लग्नेछौँ र यसलाई परिमार्जित गरी परिष्कृत गर्दै अगाडि लानेछौँ जस्तै यो संविधानकै कुरा गरिरहँदा तपाईँहरूको जनयुद्ध पछाडि शान्ति प्रक्रियामा आइसकेपछि तत्कालीन नेकपा माओवादीको एउटा माग ठाउँ भूगोल र क्षेत्रमा भन्दा पनि जातीय राज्यको कुराकानी चलिरहेको थियो समस्या समाधान गर्ने पनि एकीकृत माओवादी तपाईँले भने जस्तो सिर्जना गर्ने पनि त माओवादी हो नि यो तपाईँले यो बुझाइमा भ्रम भयो विशुद्ध एकल जातीय मुद्दा उठाएको होइन हामीले पहिचान भनेका छौँ पहिचानको अर्थ उत्पीडनलाई उत्पीडनको सम्बोधन गर्ने भने हो जहाँ जहाँ उत्पीडन छ हामी त सैद्धान्तले वर्गीय उत्पीडनको पक्षपाती हौँ तर उत्पीडन जातीय क्षेत्रीय रूपमा पनि छ भनेको हो जातीय रूपमा कुनै एउटा जात एउटा भाषा एउटा धर्मले मात्रै यहाँ राज गर्न हुँदैन बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक मुलुकमा जातीय उत्पीडन क्षेत्रीय उत्पीडन र भाषिक उत्पीडन सांस्कृतिक उत्पीडनको अन्त हुनुपर्छ भन्ने माग हो उत्पीडनको विरुद्धको माग हो त्यसलाई हामीले पहिचान भनेका छौँ त्यस कारणले हामीले भनेको जस्तो सम्पूर्ण जहाँ उत्पीडन केन्द्रित छ हामीले त्यो उत्पीडनको क्लस्टर छुट्टाएका पनि हौँ त्यसलाई भ्रमवश हामीलाई केवल एकल जातीय खोजेको जातीय संहिता खोजेको मात्रै भनियो त्यो बिल्कुल गलत हो तर अहिले हामीले कम्प्रोमाइज गर्दा हामीले बहु पहिचानमा आधारित सङ्घीयता सात प्रदेशमा सम्झौता गरेका छौँ त्यसमध्येमा धेरै हेर्नुभयो यदि क्लस्टर हेर्नुभयो भने हामीले हिजो बनेका राज्यहरू सँगै यो सात प्रदेशको सम्बोधन भएको छ हामीले भनेको जस्तै भएको छैन र त्यो कुरा हामी फेरि निरन्तर अगाडि बढ्दै गएर हुन्छ भन्ने विश्वासमा छौँ जस्तै यो सात प्रदेशमा पछिल्लो समयमा सहमति भयो र संविधानमा पनि उल्लेख गरिएको विषय छ बिचमा चाहिँ सीमाङ्कनको विषयमा विवाद रह्यो अहिले पनि तराईमा चाहिँ मुख्यतया सीमाङ्कनकै विषय चाहिँ जरुरी छ यो संशोधन मार्फत सम्बोधन हुन्छ के छ हुन्छ जस्तो दुईवटा तिनवटा विषयले छन् मधेसमा आन्दोलन गर्ने शक्तिहरूसँग छलफल चलि नै रहेछ तिनवटा विषयमा एउटा विषय अब क्षेत्र निर्धारण निर्वाचन क्षेत्र निर्धारणसँग सम्बन्धित एउटा जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र रहने गरी जनसङ्ख्याको आधारमा गर्ने र सामाजिक न्यायमा समानुपातिक भन् शब्द भन्ने शब्द थप्ने भन्ने कुरा नेपाली काङ्ग्रेस एमाले र एमाओवादी सहमति भएर सार्वजनिक प्रतिबद्धता आइसकेको छ यसको सम्बोधन हुन्छ नै गर्नै पर्छ अर्को चाहिँ सीमाङ्कनसँग सम्बन्धित कुरा अलिकति मिलाएको छैन मधेसवादी दलहरूले सीमाङ्कन ठोस रूपमा अहिले टुङ्गिनुपर्छ भन्ने उहाँहरूको भनाइ छ यता अब अरू पार्टीहरूले खास गरेर नेपाली काङ्ग्रेस नेकपा एमाले सङ्घीय आयोग बनाऊ र त्यसले त्यसबाट निर्धारण गरौँ त्यसबाट निर्गोल गरौँला भन्ने छ त्यो कुरा छलफलमै छ त्यो कुरा मिल्यो भने मलाई लाग्छ त्यसको पनि सम्बोधन संशोधन हुन्छ संशोधन गर्नुको निम्ति नेपाली काङ्ग्रेससित पनि छलफल गर्नुपर्ने जरुरी छ किनभने दुई तिहाई चाहिन्छ मलाई लाग्छ यो सम्बोधन भयो भने यो संशोधनसहित सम्बोधन भयो भने मधेसको आन्दोलन पनि स्थगित हुन्छ र अहिले मधेसको आन्दोलनको न्युमा जुन नाकाबन्दीको स्थिति पैदा भएको छ त्यसको पनि अन्त हुन्छ जस्तै यो सम्बोधनका विषयहरू अब करिब करिब दुई महिनाको पेरिफेरीमा नेपालले पारबान अधिकार समेत गुमाएको छ कहिलेसम्म कहिले अब सम्बोधन हुन्छ नेपाली जनताले मलाई लाग्छ स्वतन्त्रताको आवाज कहिले लाग्छ सरकारले वार्ता टोली बनाएको छ अनि मधेसवादी दलहरूले हिजो अस्ति मैले हाम्रो पार्टीको अध्यक्ष प्रचण्डसँग छलफल बहस गरि नै रहेछन् मेरो विचारमा एक दुई दिनमा एउटा चाहिँ सकारात्मक निष्कर्ष निस्केला तर वार्ता संवाद कसरी अगाडि बढ्छ त्यसमा भर पर्छ यो यसै दिन सिद्धिन्छ भन्न त सकेन तर छिटोभन्दा छिटो यसलाई हल गर्नुपर्छ जस्तै यो समृद्ध देश निर्माणमा यो संविधान पनि हामी माझमा आइरहेको छ जनताको आफ्नो संविधान पनि भनिएको छ अब देश निर्माण अभियानमा कुन गतिमा अगाडि बढ्छ कुन दिशालाई कार्यदिशा बनाइन्छ यो दुईवटा कुरा छन् जस्तो संविधान घोषणा भइसकेपछि हाम्रो पार्टी त के चाहन्छ भने संविधान घोषणा हुँदा जति दलहरू राष्ट्रिय सहमतिमा जुटे त्यति दलहरूले राष्ट्रिय सहमतिकै सरकार बनाउनु पर्थ्यो त्यो बनेन तर जस्तो बनाएको छ अहिले बहुमतको सरकार बनाएको छ यो सरकारको कारणमा दुईवटा जिम्मेवारी छन् एउटा संविधान कार्यान्वयन गर्ने एउटा भूकम्पबाट ध्वस्त भएका संरचनाहरूको पुनर्संरचना गर्ने तर पुनर्संरचनासँगै राष्ट्रिय निर्माण समृद्धिमा तपाईँले भने जस्तै देशले लाने यो जग निर्माण गर्ने र राजनैतिक रूपले राष्ट्रिय स्वाधीनताको मुद्दालाई राष्ट्रिय पुँजीको निर्माण गर्ने अनुकूल अवसर पनि छ जस्तो चुनौती छ सङ्कट देखिन्छ तर अर्को अर्को आँखाले हेर्नुभयो भने यो अवसर पनि छ महान र ऐतिहासिक अवसर पनि छ यो सरकारको काँधमा मलाई लाग्छ केही राजनैतिक मुद्दाहरू जो देखा परेका छन् त्यसलाई हल गर्न सकिन्छ सकियो भने देश द्रुत समृद्धिको दिशामा अगाडि बढ्छ जस्तै यो पुनर्निर्माणको विषय पनि उठाउनु भयो देश भूकम्पबाट छेद विच्छेद भएको बेला भारतले अघोषित नाकाबन्दी गरेको छ यो पनि करिब दुई महिनाको चरण अगाडि आइरहेको छ यो बिचमा यसरी लामो रूपमा जनताले शास्ति खेपिरहँदा कहिलेसम्म यस्तो वातावरण सिर्जना हुन्छ कि जनताले सहज रूपमा खाना पकाएर खान सकुन् मैले त के भन्छु भने अब सहर र बजारमा अलिकति समस्या छ तेलको अभाव छ इन्धनको अभाव छ ग्यासको अभाव छ र यसले ग्रामीण क्षेत्रलाई त्यति छोएको छैन तत्कालीन रूपमा पनि हल खोज्नुपर्छ त्यसको निमित्त वार्ता संवाद कुटनैतिक पहल सबै चलि नै रहेछ तर यो नै अन्तिम होइन दीर्घकालीन रूपले भन्यो भने हामीले हाम्रै देशमा उत्पादन बढाउने वैकल्पिक आपूर्तिको उपायहरू खोज्ने नेपाली जनता एकपटक हाम्रै आफ्नै खुट्टामा टेक्छौँ भन्ने आत्मविश्वासको समृद्ध र पुनर्निर्माणमा लाग्ने हो भने मलाई लाग्छ भूकम्पबाट पीडा यो बाहिरबाट चाहिँ हामीले दिएर अनुदान दिएर अथवा अरू कसैले सहयोग गरेर मात्रै हामी बाँच्न सक्छौँ भन्ने मानसिकताबाट मुक्त भएर हामी हाम्रै खुट्टामा टिक्न सक्छौँ भन्ने आत्मविश्वास बढ्यो भने मलाई लाग्छ नयाँ निर्माणको पुनर्निर्माणको समृद्धिको बाटो पनि खुल्छ त्यस कारण आम नेपाली जनताले आत्मनिर्भर भएर सोच्ने पनि सँगसँगै सोध्नुपर्छ तात्कालीन हलको उपाय पनि सोध्नै पर्छ दुइटै कुरा हामी अगाडि बढाइरहेका छौँ जस्तै यो अहिले जुन भारतले गरेको अघोषित नाकाबन्दीले पाठ सिकायो पनि भन्नुभएको छ तपाईँले यसभन्दा पहिला पनि त पाठ सिकाएको थियो नि बिचमा के गऱ्यौँ हामीले बिचमा वास्तवमा अलिकति त्यस्तो खालको सरकार भएन त्यस्तो खालको राज्यको नेतृत्व गर्ने सरकार भएन जसले राष्ट्रिय स्वाधीनताको मुद्दालाई केन्द्रबिन्दुमा राखोस् बेस्या जस्तो गर्यो त्यो पाठ त हामीले अहिलेदेखि हामी गम्भीरतापूर्वक सोध्छौँ र सकारात्मक ढङ्गले दीर्घकालीन रूपमा नेपाली जनताले यो सन्देश दिन्छ माओवादीमा एउटा समस्या छ जिल्ला स्तरको जुन कार्य समिति विभाजन गर्न सकिरहेको छैन दुई तिनवटा विभिन्न जिल्लामा दुई तिनवटा समानान्तर समिति गठन गरिरहेको छ महाधिवेशनको दुई वर्ष लगभग बितिसक्दा पनि यो समस्या किन अब यो यस्तो हो बाहिर पनि हामीले चाहिँ संविधान बनाउने उद्देश्यका आधारमा सबै पार्टीसित सम्झौताको नीति अप्नाउनु पर्यो पार्टीभित्र पनि विभिन्न प्रवृत्तिहरूसित सम्झौताकै नीति अप्नाउनु पर्यो र सङ्गठनमा केही समस्या देखा परेकै छन् र अब यो समस्याको हल हुन्छ हामी अब अब ढुक्कसँग पार्टी पुनर्निर्माण भनिसकेका छौँ त्यस कारण समान्तर कमिटी हुने छैनन् अब पदाधिकारी विहीन जिल्ला कमिटी हुने छैनन् हामीले छिटोभन्दा छिटो नेतृत्वको समस्या हल गर्नेछौँ र तपाईँ केही समयपछि देख्नुहुन्छ पार्टी अर्को दिशामा जान्छ अर्को नयाँ गतिमा जान्छ तपाईँ बागलुङको गलकुटमा आउनुभएको छ माओवादीको उद्गम स्थल पनि भनिन्छ गलकुटमा जुन माओवादी आन्दोलनको यात्रालाई कसरी महसुस गर्नुभएको छ आजभन्दा तेइस वर्ष अगाडि म गलकोट यही ठाउँमा आएको थिएँ त्यतिखेर यो तपाईँको एफएम थिएन मलाई खुसी पनि लाग्यो यो धेरै विकास भएको छ म पैदल हिँडेर आएको थिएँ म आज बागलुङको अर्गलमा अर्गलमा हुने एउटा सांस्कृतिक महोत्सवको कार्यक्रममा निम्ता भएको हुनाले त्यहाँ आएर बाटोमा धेरै कार्यक्रमहरूमा सहभागी पनि भएँ मैले म पोखरा कास्कीमा पर्वतमा अनि बागलुङमा हिजो चाहिँ यही मलमामा र हिजो यही बजारमा केही साथीसँग बस्ने पनि अवसर मिल्यो यी सबै घटनाक्रमबाट मैले के देखेँ भने राजनैतिक रूपमा हाम्रो पार्टीले जुन पहल कदमी लिएको छ राष्ट्रिय रूपमा र हामी पहल कदमको केन्द्रमै छौँ सबै जनताले यो बुझ्या छ खुसी पनि व्यक्त गरेका छ त्यसको साथसाथै साङ्गठनिक रूपमा पार्टीमा देखा परेको र माओवादी आन्दोलनले जुन दिशा अगाडि भविष्यमा देखा पर्नुपर्ने हो माओवादी धारमा जुन विभाजन देखा परेको हो त्यो सबै कुरालाई एकताबद्ध बनाएर एउटा नयाँ दिशा सहित गतिमा जाने मैले चाहिँ अभिव्यक्तिहरू पाएँ यो खुसी लागेको छ जनताहरू फेरि पनि एकपटक अग्रगामी चेतनासहित यहाँ छन् यहाँका जनतालाई धन्यवाद दिनुपर्छ यहाँका जनताले जनयुद्ध मात्रै होइन जनयुद्ध पछिका आगामी दिनमा पनि परिवर्तनलाई नेतृत्व गर्न सहयोगै गरेको भएको छु म आभार पनि व्यक्त गर्न चाहन्छु जनतालाई तपाईँको रेडियो मार्फत धन्यवाद पनि दिन चाहन्छु जस्तो यही ठाउँबाट तपाईँले यसरी रेडियोबाट बोलिरहँदा तपाईँ जुन माध्यमबाट अहिले श्रोता पुगिरहनु भएको छ तपाईँ सञ्चार मन्त्री हुँदा रेडियोले लाइसेन्स लिएको थियो र जो गलकुटको समृद्धिमा सूचना सञ्चारमा तपाईँको साझेदार भएको कुरा पनि म यहाँबाट जानकारी गराउँछु जस्तो यो अहिलेको जुन पेट्रोलियम पदार्थको अभाव र मूल्य वृद्धिको कुरा चलिरहेको छ गलकुटलाई पनि त्यसले छोएको छ स्वाभाविक हिसाबले अहिले यो मूल्य वृद्धि नियन्त्रण र यो जुन आगामी यो भारतीय अघोषित नाकाबन्दी खुलाउने प्रक्रियामा एकीकृत नेकपा माओवादीले के कस्तो कार्ययोजना बनाएको छ हामी दीर्घकालीन रूपले पनि हल खोज्छौँ तत्कालीन रूपले हल खोल्छौँ तत्कालीन रूपमा हामी राष्ट्रिय अरू सबै पार्टीसित छलफल बहसमा छौँ हाम्रो पार्टी अध्यक्ष निरन्तर लागिराख्नु भएको छ म फर्केर पनि त्यही छलफल बहस गर्छु कतिपयले वार्ता सम्वाद थालौँ भन्नु पनि भएको छ अन्तर्राष्ट्रिय रूपमा हामीले भारतसित कुटनैतिक पहल पनि गर्छौँ मित्रवत ढङ्गले हल गर्ने कोसिस पनि गर्छौँ र अरू वैकल्पिक उपायहरू पनि खोजेर तपाईँले भने जस्तै बेहोर्नु परेको यो रेडियोले पनि बेहोर्नु परेको जुन समस्या छ त्यसलाई हल छिटोभन्दा छिटो गर्न कोसिस गरिन्छ साथसाथै तर यति अल्पकालीन रूपले हलले मात्रै हुँदैन दीर्घकालीन रूपले हामी आत्मनिर्भर भएर कसरी चलाउन सकिन्छ भन्नेतिर पनि हामी सबैले सोच्नुपर्छ तपाईँले पनि सोच्नुपर्छ हामी सबैले सोचेर एउटा नयाँ उपाय निस्किन्छ निकाल्नै पर्छ हामी कुराकानीको लगभग लगभग अन्त्यमा छौँ समृद्ध गलकुट निर्माणको अभियानमा हामी छौँ र समृद्ध देशको परिकल्पना पनि गरिरहेका छौँ यो बिचमा गलकुटको समृद्धिका लागि के गर्न सकिन्छ होइन यो गलकोट अब सिङ्गै नेपाल समृद्धको निमित्त हामीले जुन परिकल्पना गरेका छौँ त्यसभित्र गलकोट पनि पर्छ बागलुङ सिँगै पर्छ तर गलकोट विशेष गरेर अब माओवादी आन्दोलनको उद्गम केन्द्र तपाईँले सुरुमा भनेको पनि भएको हुनाले यहाँका जनताले क्रान्तिमा युद्धमा धेरै शहादत प्राप्त गरेको ठाउँ पनि भावनाले जुन भूमिका खेलेको छ आगामी दिनमा विशेष महत्त्वका साथ हामीले यहाँको निर्माणमा यहाँको आर्थिक समृद्धिमा यहाँको सामाजिक र सांस्कृतिक समृद्धिमा हाम्रो पार्टीले विशेष ध्यान दिनेछ जस्तै यो बागलुङ जिल्ला सीमाङ्कनकै विषयमा टुक्रिएको थियो जुन सीमा लगाइएको थियो त्यति बेला चौध दिन जनआन्दोलन हुँदा पनि गलकुट बन्द भएको थिएन यो बिचमा चाहिँ गलकुट बन्द चौध दिन भएको थियो इतिहासमै पहिलोपटक चौध दिन गलकुट बन्द भएको थियो बागलुङलाई मगरात नै बनाउने हो र मैले तपाईँलाई एकदमै स्पष्ट भन्न चाहन्छु जिल्लाको सीमाङ्कनसँग हामी अहिले छैनौँ यो संविधान जिल्लाको सीमाङ्कनको घेराभित्र कैद हुने मान्छा राख्दैन यो संविधानले यो संविधानमा केन्द्र हुन्छ प्रादेशिक सीमाङ्कन बन्छन् त्यसपछि गाउँ र नगर कार्यकारी हुन्छन् अब जिल्लाको भूमिका हिजोसम्म आजसम्म छ भोलि समन्वयमा जान्छ त्यस कारण कुन भूगोल कतातिर त्यसको क्लस्टर मिल्छ त्यसको निमित्त हामी ओपन भएर सब जानुपर्छ हामी सङ्घीयताको कन्सेप्सनमा गइसकेपछि पुरानो मोडेलको अखण्डलाई वकालत गर्न हुँदैन हुन्छ स्टुडियोसम्म आएर आफ्ना विचार जुन अहिलेको ताजा अवस्थाका बारेमा जानकारी दिनुभयो समय र संवादका लागि महाराजी तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद आज हामीले कार्यक्रम विशेष कुराकानी अन्तर्गत रहेर कार्यक्रममा हामीले एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरासँग विशेष कुराकानी गरेका थियौँ यो कुराकानीसँगै आजका लागि छुट्याएको निर्धारित समय सकिने लागेको छ यति रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद प्रविधि संयोजनका मित्र निरज श्रेष्ठप्रति विशेष आभार व्यक्त गर्दै अब आजबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलगुदाफम एक सय दुई थप्लो चार मेगा सुन्दै गर्नुहोस् नमस्कार